बदलिएछ रोलाई नै तिमी भेट्छौ रे कसैले सोधे मेरो बारेमा झर्केर चिन्दिन भन्छौ रे झर्केर चिन्दिन भन्छौ रे तिम्रो मन बदलिएछ तिम्रो मन बदलिएछ मलाई हेर्न